हाम्रो देशको हावाले छोइसकेछ पुन पनि उस्तै आउन काँटे विरतीको सम्झनामा पागल भइसके मुठ खोली उनके नाम पुकारे यो तारालाई हेर्छु दिदा एकै छिनमा तिमीसँगै आफै मुस्कुराउँछु खै किन खै किन खै किन सकिएन सक्दिन तिमी बिना तर यो चिसो मेरो फोटो सक्छ क्या आँसुले भन्ने तर माया तिमी बिनाको जिन्दगी त साँच्चु नि बिताउन नपरोस् फर्किएर आउँछु भन्ने आश तिम्रो आज भोलि सा भोलि नै मरुस झुम्दा त्यो ओठ तिम्रो मुटु पक्लिने अँगालोले झन् ज्यानै लगिदिने सिधी चाल तिम्रो याद आयो प्रिय तर यो यतै व्यस्त हेर्छु डोलाउँछु मुस्कुराउँछु फेरि एकैछिनमा हामी सम्झिरहेको छोडिरहन्छु खै किन खै किन खै किन सकिएन सक्दिन तिमी बिना तर यो सरी ओली गड्या तिमी तर माया तिमी बिनाको जिन्दगी त साँचो नि बिताउन नपरोस् फर्किएर आउँछु भन्ने आश तिम्रो आज भोलि नै मरोस्